लगातारको वर्षाले बझाङका तीन गाउँ पहिरोको उच्च जोखिममा बैतडीका ग्रामीण कच्ची सड़कहरू अवरुद्ध महाकाली नदीमा पानीको बहाव विस्तारै घट्दै पहाड़ी क्षेत्रमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह दार्चुलामा बाढी पहिरो पीड़ितको उद्धारमा समस्या भारत जान लागेका पाँच किशोरी र दुई किशोरको महेन्द्रनगरबाट उद्धार एक शिक्षिकालाई भारत लगेर बेच्न खोज्ने कैलालीकी दुईजना महिला प्रहरी हिरासतमा र अप्तरियामा सुदूरपश्चिमकै दोस्रो ठुलो शीत भण्डारण निर्माण कार्य सुरु ज्येष्ठ नागरिकलाई कम्प्युटर मोबाइल चलाउन सिकाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु लगातारको वर्षाकै कारण बझाङका तीन गाउँ पहिरोको उच्च जोखिममा परेका छन् तीन गाउँका तेइस परिवार विस्थापित भएका छन् रायल पाँच र सातका काटीखेत तलबाडा र मैतुली गाउँ पहिरोको जोखिममा परेका हुन् गाउँको तल्लो भागमा रहेको नारूगाडबाट पहिरो झर्न थालेपछि जमिन चिरा परेको छ यसले गर्दा नारूगाडको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका हुन् त्यहाँ वर्षनी पहिरो जाने गरेको छ पहिरोका जोखिमका कारण विस्थापित भएका तेइस परिवार सुक्खा पटौटा डाँडामा गएर बसेका छन् गएको पन्ध्र वर्षदेखि पहिरो खस्न थालेको नारूगाडमा वर्षा लागेसँगै जोखिम उच्च हुने गरेको छ यसैबीच हिजोदेखिको वर्षाका कारण उता धनगढ़ीको विभिन्न ठाउँ पानीले भरिएको छ उचित निकास नहुँदा पानी भरिएको हो वर्षाको पानीले केही घर समेत डुबानमा परेका छन् यसैबीच लगातारको वर्षाका कारण बैतरीका ग्रामीण कच्ची सड़कहरू अवरुद्ध भएका छन् लगातारको वर्षाका कारण पाटन पञ्चेश्वर दुदिलाखान गाँजरी विप्याकटाल ढुङ्गाड ढोल्यामोड हाट लगायतका सड़कहरू अवरुद्ध भएका हुन् लगातारको वर्षाका कारण सड़कमा पहिरो खसेपछि सड़कहरू अवरुद्ध भएको बताइएको छ कतिपय सड़कमा वर्षाले चिप्लो भएर गाडी गुडाउन नमिल्ने भएको यातायात व्यवसायहरूले बताएका छन् लगातारको वर्षाले सड़क हिलामे हुँदा सड़क अवरुद्ध भएका हुन् पाटन पञ्चेश्वर सड़कको एक दुई ठाउँमा पहिरो खसेको र पहिरो हटाउने कार्य शुरू भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ यसैबीच महाकाली नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ नदीमा पानीको बहाव घट्दै गएपछि तटीय क्षेत्रका बासिन्दाले जनजीवन सामान्य बन्दै गएको छ तर पहाड़ी क्षेत्रमा पानी पर्न नरोकिएकाले बहाव अझै बढ़न सक्ने भन्दै कञ्चनपुर प्रहरले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ बिहिबार रातिदेखि परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव दुई लाख चौहत्तर हजार क्युसेक पुगेको थियो पछिल्लो मापन अनुसार महाकाली नदीमा पानीको बहाव घटेर एक लाख अठाइस हजार क्युसेक पुगेको छ यसैबीच असार सोह्र गतेदेखि राति रातीदेखि परेको अविरल वर्षा अझै रोकिएको छैन निरन्तर झरी भइरहेको छ वर्षाका कारण पीड़ितहरू शुक्रबारबाट विपत्तिमा रहेका छन् दार्चुलाका सबै ठाउँमा पीड़ितहरूको लागि त्रिपाल लगायतका उद्धार सामग्री पुर्याउन सकिएको छैन पीड़ितहरू आफन्तको घरमा बस्न थालेका छन् अपी नगरपालिका सत्र काँकडाका बारसठी वर्षीय भागरथी महराको शब शनिबारसम्म भेटिएको थिएन उनी बेपत्ता अवस्थामा खोजी भइरहेको जनाइएको छ शुक्रबारबाट नेपाली सेना सशस्त्र प्रहरी सुरक्षा गोलमा दार्चुलाबाट खटिएको टोलीले निरन्तर खोजी कार्य जारी रहे पनि सब भेटाउन नसकेको दुर्गा दल गोलमा दार्चुलाका सेनानी अच्युत घिमिरेले जानकारी दिनुभएको छ घर पुगिएको ठाउँ र खोलासम्म सब खोजी भइरहेको छ यसैगरी बेपत्ता भएका महराका पति त्रिसठी वर्षीय प्रेमसिंह महरले पत्नीको शव पाइए पनि आपोरो ढुक्क हुने थियो मर्न त मरेकै हो तर सपाइएमा दाह संस्कार गर्थ्यौं पीड़ित परिवारको विचल्ली भएको छ दार्चुलाका दर्जन बढी गाविसमा बाढ़ी पहिरोको जोखिम यथावत रहेको छ पहिरोको प्रहरीको प्रारम्भिक तथ्याङ्क अनुसार अपी नगरपालिका सत्र धाप दत्तु भगवती शंकरपुर मालिकार्जुन रिठा चौपाता हुनैनाथ डाँडाकोट खरकडा सरमौली उक्कु लाली लगायतका गाविसमा बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन् जिल्ला देवी प्रकोप उद्धार समितिले बाढ़ी पहिरोबाट पूर्ण रूपमा घर भत्किएकाहरूको लागि राहत वितरण शुरू गरेको छ जिल्ला प्रशासन कार्यालय दार्चुलामा हिजो बिहान बसेको बैठकले राहतलाई एकद्वार प्रणाली बनाएर राहत वितरण शुरू गरेको हो प्रारम्भिक राहत वितरण जिल्ला रेडक्रस सोसाइटीको अगुवाईमा हुन लागेको हो शनिबार अपी नगरपालिका सत्र धाप काँकडाका दुई परिवारलाई खाद्यान्न तथा गैर खाद्यान्न सामग्री वितरण गरिएको छ यसै गरी बझाङको कालुखेती गाविस चारमा अस्तिको भूकम्पका कारण अफिला पाध्याय र करण पाध्यायको घर भत्किएर उनीहरू विस्थापित भएको खबर प्राप्त भएको छ शनिबार बिहान गएको भूकम्पका कारण बझाङको मस्टा गाविसमा रहेको शारदा माध्यमिक विद्यालयको भवन पूर्ण रूपमा भत्किएको छ बिहान छ बजेर आठ मिनटमा गएको चार दशमलव चार रेक्टर स्केलको भूकम्पले विद्यालयको चार कोटे भवन भत्किएको विद्यालयका लेखापाल लोकेन्द्र अधिकारीले जानकारी दिनुभएको छ इलाका प्रहरी कार्यालय टिकापुरले भारतको मुम्बई जान भनी हिँडेका कैलारीको टिकापुर कैलालीको टिकापुरका पाँच किशोरी र दुईजना किशोरलाई महेन्द्रनगरबाट उद्धार गरेको छ टिकापुर स्थित कर्णाली माध्यमिक विद्यालय कक्षा आठमा पढ्ने छजना जना र खड्ग स्मृति उच्च माध्यमिक विद्यालयमा कक्षा छमा अध्ययनरत एकजनालाई प्रहरले महेन्द्रनगरबाट उद्धार गरी हिजो अभिभावकलाई बुझाएको छ उनीहरूमध्ये चारजना नयाँ टिकापुरका दुईजना ब्लक नम्बर चौबिसका र एकजना ब्लक नम्बर छका हुन् इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी डीएसपी गौतम मिश्रले उनीहरू घर परिवारको कचकच र विद्यालयमा शिक्षकहरूले हेला गर्दा काम गर्न भनेर मुम्बई जाने योजनासहित महेन्द्रनगर पुगेको जानकारी दिनुभएको छ मिश्रका अनुसार उनीहरू सल्लाह गरेर विद्यालयबाट टीकापुर बस पार्क हुँदै महेन्द्रनगर पुगेका थिए महेन्द्रनगर पुगेर नगद पैसा सकिएपछि कानमा रहेको मुन्द्रा र फुली बेच्न लाग्दा प्रहरले पक्राउ गरेको थियो उनीहरूलाई हिजै पत्रकार सम्मेलन गरी अभिभावकहरूको जिम्मा लगाइएको छ डीएसपी मिश्रले कोही कसैको लोभ लालचमा नभएर उनीहरू आफै काम गर्न भन्दै हिँडेको अनुसन्धानबाट खुलेको बताउनु भएको छ तीमध्ये एक किशोरीले घरमा हुने कचकच र पढ़ाइमा कमजोर हुँदा शिक्षकले समेत हेला गर्नाले आफूहरू काम गर्दै भारतमा पढ्ने योजना बनाएर जान हिँडेको बताएकी छिन् अभिभावकहरूलाई सचेत हुन प्रहरले सुझाएको छ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 स्थानीय अञ्जना नाम परिवर्तनलाई भारतको हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लामा पुर्याएर बेच्न खोजेको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् भारतमा बेचिनबाट जोगिएर नेपाल पुग्न सफल अञ्जनाले नै गौरी र लक्ष्मी विरूद्ध प्रहरीमा किटानी जाहारी दर्ता गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो भारतमा होटल खोलेर धेरै पैसा कमाउने आश्वासन दिएर अञ्जनालाई भारतमा पुर्याउने लक्ष्मी र गौरीले आफूलाई बेच्न खोजेको थाहा पाउनासाथ चलाकीपूर्ण ढंगले बेचबेगनबाट जोगिएको अञ्जनाले बताएकी छिन् कैलालीको अत्तरीमा सुदूरपश्चिमकै दोस्रो ठूलो शीत भण्डार कोल्ड स्टोर निर्माण शुरू गरिएको छ कोल्ड स्टोर निर्माणमा साना तथा मझौला कृषि आय वृद्धि परियोजना वृजमा ओल भिजन चुरे भावर राष्ट्रपति कार्यक्रम र क्षेत्रीय कृषि थोक बजार समितिको संयुक्त रूपमा लगानी रहने क्षेत्रीय कृषि थोक बजार समितिका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिनुभएको छ दुई सय मेट्रिक टन क्षमता भएको कोल्ड स्टोरको झण्डै चार करोड़ बाहन्न लाख चौध हजार चार सय चौपन्न रुपियाँको लगानीमा निर्माण गरिन लागेको हो निर्माण कार्यको हिजो एक कार्यक्रमका बीच पूर्व मन्त्री लेखराज भट्टले शिलान्यास गर्नु भएको छ कार्यक्रममा बोल्दै उहाँले कोल्ड स्टोर निर्माण कार्यले यस क्षेत्रका किसानहरू प्रत्यक्ष फाइदा पुग्ने भएकाले निर्माण कार्य सम्पन्न गर्नमा सबैले सहयोग पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ जिल्ला अस्पताल बझाङ एक हप्तादेखि अध्ययारमा भन्ने समाचार एक हप्ता अघि संचार माध्यममा आएपछि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले अस्पतालका सम्पूर्ण सेवा सञ्चालन गर्न पुग्ने ठूलो क्षमताको सौर्य ऊर्जा जडान गरिदिएको छ जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका लागि पर्याप्त विद्युत उत्पादन गर्न सक्ने तीन हजार वार्ड क्षमताको सौर्य प्रणाली शुक्रबार जडान गरिएको हो आइतबारबाट सञ्चालनमा आउने सौर्य प्रणालीले अपरेशन थिएटरका उपकरण सञ्चालन गर्न भ्याक्सिन चिस्याउन भिडियो एक्सरे अक्सिजन नेबुलाइजेसन लगायतका सेवा सुचारू गर्न सक्छ अब विद्युतको अभाव सामना गर्नु नपर्ने जिल्ला अस्पताल प्रमुख डाक्टर विष्णु खतिवड़ाले बताउनु भएको छ जिल्ला अस्पताल विद्युतमा आत्मनिर्भर भएको खबरले जिल्लावासी खुशी भएका छन् समाचार प्रकाशन प्रसारण भएसँगै सौरी ऊर्जा जडानको लागि बझाङका सांसद लालबहादुर रावलले पहल थाल्नु भएको थियो तनावका कारण किशोर किशोरीमा मास हिस्टेरियाको समस्या बढ्दै गएको मनोविमर्शकर्ताहरूले बताएका छन् मनोविमर्शकर्ता जमुना महर्जनका अनुसार पेट दुख्ने हात झमझमाउने विकटा लाग्ने वाकवाकी लाग्ने र बेहोस हुने मास हिस्टेरियाको लक्षण हो मानसिक तनाव धेरै भएपछि यी लक्षण देखिने उहाँले बताउनुभयो उहाँका अनुसार आफूलाई तनाव भएको कुरा अरूसँग साट्न नसक्दा यो समस्या देखिन्छ एक व्यक्तिलाई यसको लक्षण देखिएपछि उस्तै प्रकृतिको समस्या भएकाहरूमा पनि यी लक्षण देखिने मनोविमर्शकर्ता महर्जनले बताउनुभयो उहाँका अनुसार विशेष गरी परीक्षा नजिक आएपछि विद्यार्थीमा यो समस्या देखिने गरेको छ मुलुकमा पहिलो पटक साठी वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञान सहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैर सरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञान समेतको आधारभूत साक्षरता कार्यक्रम शुरू गरेको हो साक्षरता कक्षाका लागि संयुक्त राष्ट्र संघको ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने गैर सरकारी समितिले सहयोग पुर्याएको छ महिने सो कक्षामा साठी वर्षमाथिका पच्चीसजना ज्येष्ठ नागरिकलाई सामान्य लेखपटका साथै कम्प्युटर मोबाइल फेसबुक र टेलिभिजनको रिमोट चलाउन समेत सिकाइनेछ उक्त कक्षा बुढानी कल्ठ नगरपालिका वडा नम्बर बाह्र कपन स्थित अष्टभुजा समाजको परिसरमा सञ्चालन गरिएको जनाइएको छ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 अब आज दिनभरको मौसमी पूर्वानुमान आज दिउँसो पनि देशभर मौसम बदली हुनेछ साथै पूर्वी र यता पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ मध्य क्षेत्रमा पनि मध्यम खाली वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पश्चिमी क्षेत्रमा आज अन्य दिनको तुलनामा मनसूनको सक्रियता घट्दै जाने मौसमविद राजु प्रधानले जानकारी दिनुभएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक लगातारको वर्षाले बझाङका तीन गाउँ पहिरोको उच्च जोखिममा बैतडीका ग्रामीण कच्ची सडकहरू अवरुद्ध महाकाली नदीमा पानीको बहाव विस्तारै गर्दै पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह दार्चुलामा बाढी पहिरो पीड़ितको उद्धारमा समस्या भारत जान लागेका पाँच किशोरी र दुई किशोरको महेन्द्रनगरबाट उद्धार एक शिक्षिकालाई भारत लगेर बेच्न खोज्ने कैलालीकी दुईजना महिला प्रहरी हिरासतमा र उत्तरीयमा सुदूरपश्चिमकै दोस्रो ठूलो शीत भण्डारण निर्माण कार्य सुरु ज्येष्ठ नागरिकलाई कम्प्युटर मोबाइल चलाउन सिकाइने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 एसएलसी ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरूका लागि खुसीको खबर दुई हजार बहत्तर सालको एसएलसी परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई एस प्यानासिया एजुकेसनल इन्स्टिच्युट तुफान डाँडाको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौ साथै एसएलसी ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरूका लागि अनुभवी तथा दक्ष शिक्षकहरू डाकेश पाण्डेद्वारा गणित चन्द्र चौसीद्वारा विज्ञान र भोजराज भट्टद्वारा अङ्ग्रेजी विषयहरूका ट्युसन कक्षाहरू एस प्यानासिया एजुकेसनल इन्स्टिच्युट तुफान डाँडामा यही असार सात गतेदेखि सञ्चालन भइरहेको बेहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ उज्जवल भविष्यको गन्तव्य मात्र प्यानसिया एजुकेसनल इन्स्टिच्युट तुफान डाँडा थप जानकारीका लागि प्यानसिया एजुकेसनल इन्स्टिच्युट तुफान डाँडा डडेलधुरा सम्पर्क शून्य छ्यानब्बे चार दस एक सैतिस